नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सस्येन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृंखलामा पनि हामी डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको वाचन लिएर आइपुगेका छौं गएको साता हामीले अलिखितको दशौं श्रृंखलासम्म सुन्यौं दशैं श्रृंखलासम्म पुग्दा त्यहाँ महामारी फैलिएको छ विरहीनपुर बरेवामा र अन्वेषणका लागि गएको टोली शरणका लागि धरमपुरमा बस्ने गरेको छ जोगिनका लागि महामारीबाट अब के हुन्छ सुनौ डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको एघारौं श्रृंखला पृष्ठ एक सय उनासाठीबाट साँझ हामी एक ठाउँमा जम्मा भएर कोठातिर फर्क्यौं साँझ परिसकेको थियो बाहिर त अलिअलि उज्यालै थियो भित्र ओछ्यानहरू मात्र देखिन्थे पहिले ऋषि पसेको थियो एक्कासी उसको खुट्टोसित केही ठक्कर खाएको थियो अध्यारोमा उचित चाह्यो सलाई बाला छिटो सलाई कोर्नासाथ देखियो दरिछन कुरामा लम्पसार परेको छ हतार हतार लालटिन बाल्यो दरिछनको सारा शरीर निलाम्बे भइसकेको रहेछ मुखबाट फिज निस्केको थियो धरिछन् ए धरिछन् ऋषिले उसको जिउ बेसरी हल्लायो दरिछनले एक फेर आँखा उगार्यो केही बोलेन फेरि पहिले जस्तै चिम्ल्यो लक्षणले देखिन्थ्यो उसको अन्त्य समय निकट आएको छ रवि उसलाई जाँच्न थाल्यो ऊ औषधि खुवाउने लायक पनि रहेको थिएन दाँतहरू टम्म थिएर सायद ऊ विचेत हुँदै थियो किन हो दरिक्षणको एउटा खुट्टो धेरै अगाडि नरेन्द्रले एकातिर मिल्काइराखेको गम्बोटभित्र थियो रविले दरिशनको अरहरो हुँदै गएको खुट्टा गम्बोटबाट झिक्यो र भन्यो यसलाई साँपले टोकेको रहेछ रविको हातमा साँपको एउटा काँचुले झुण्डिरहेको थियो जुन उसले गम्बोटभित्र हात छिराएर झिकेको थियो एक घण्टापछि धरिछन मर्यो दरिछनको घरका मानिस आएर दरिछनलाई लिएर गए ऋषिरामले भन्यो त्यस्तो गफ गर्ने मानिस मरेको अलिक कस्तो कस्तो लाग्दो रहेछ होइन हिजो दिउँसोसम्म पनि गाउँमा जताततै हिँडिरहेको आफ्नो जीवनका रोमाञ्चकारी गफ सुनाइरहेको मानिस भोलिदेखि देखिँदैन त्यत्तिकैमा हाम्रो सुत्ने समय भइसकेको थियो तैपनि नरेन्द्रले एक वाक्य दरिछनका लागि बोलिहाल्यो एकछिन सोच त दरिछन को थियो ऊ त्यो व्यक्ति थियो जसले हामीलाई सर्पको भयबाट मुक्ति दिलाएको थियो जवाफमा हामी सुत्न थाल्यौं त्यसो त यी दुर्घटनाहरूले गाउँको कार्य व्यापारमा फरक आएको थिएन हलो चल्दै थियो खौकी लिएर माछा मार्नेहरू मार्दै थिए गाउँमा झगडाहरू हुँदै थिए दुखनी अलि सिल्ली जस्ती भएकी थिए गाउँमा अहिलेसम्म जम्मा तेत्तीस मृत्यु भएका थिए सुनेर सारा दिन हामीसित घुम्ने गर्थ्यो जिन्दार साहेब बरेवा आएका थिए तर सुनिन्छ उनी धरमपुरको नाउँमा सहायता माग्न माथि केही लेखापढी गर्दैछन् बरेवाको निम्ति धरिछन् मरेको भोलिपल्ट हामी डेरा डण्डा सारेर जिन्दारको बैठकमा बस्न थाल्यौं सर्जो फेरि आएको थियो यसपटक ऊ आफ्नै आमाको हँसुली मागिरहेको थियो हँसुली मागेपछि पहिलो पटक मतियाके माई हाँसेर भनी देख बौवा ऊ त अगतीय मालिक घरे धराल गैल बा हेरबाबु हेर बाबु त्यो त पहिले नै मालिकका घरमा राखिसकेको छ मालिक अर्थात जिन्दार विश्वनाथ प्रसादका शोकहरूमा एउटा प्रिय शोक गाउँको सुनचाँदीको रक्षा गर्नु पनि थियो मान्छे जब केही सिप लाग्दैनथ्यो तब आफ्नो शरीरको सबभन्दा सम्पन्न इलाकाभित्र हेर्न थाल्थ्यो र त्यस्तो इलाका कहिलेकाहीँ गाउँका आइमाईको शरीरमा भेटिन्थ्यो त्यो प्राय घाँटी हुन्थ्यो जहाँ एउटा चाँदीको हँसुली झुण्डिरहेको हुन्थ्यो असुली वजनमा एक डेढ सेर पनि हुँदो जुन झुन्ड्याएर आइमाईहरूमा सधैँ कसैले अँगालो हालेपछिको प्रफुल्लता आउँथ्यो त्यसकारण तिनीहरू हँसुली जस्तो गहना लगाएर पनि काममा चनाखा रहन्थे त्यस्ता गहनाहरू बेच्नु पर्यो वा बन्दकी राख्नु पर्यो भने गाउँको इज्जत बाहिर नजाओस् भन्ने विशेष फिक्री विश्वनाथ प्रसादलाई हुन्थ्यो त्यसकारण उनले आफ्नो घरमै गहनाहरूको लागि एउटा छुट्टै बहिरङ्ग विभाग खोलेका थिए बेच्नेले बेचिहाल्यो बरू बन्दकी मात्र राख्नेलाई विश्वनाथ एउटा सुविधा अवश्य दिन्थे उनी त्यसलाई सधैँ छुटाउन सकिने रूपमा तत्पर राख्थे तबसम्म जबसम्म गहनावाला स्वयं थकित भएर र ब्याज चढेकाले निकै जोसिलो भएर त्यसलाई बेच्ने साधर निवेदन गर्दैनथ्यो जिमदारको चिन्ताको प्रमुख विषय के थियो भने उनको घरमा सुनको चलन थियो तर गाउँमा भने यो केवल चाँदीसम्म जिनपिन पुगेको थियो त्यसले गर्दा गाउँका गहनाहरू बडो दुःखी भएर उनी अन्त्यमा बेचिदिने गर्थे त्यसै कारणले उनलाई गहना बेच्ने भन्दा बन्धक राख्नेहरू प्रिय थिए किनभने तिनीहरू बेच्नेका तुलनामा अलिक समयलाई भए पनि गहना इज्जत हो त्यसलाई बेच्नु हुन्न भन्ने खालका अतिरिक्त आशावाद पालेर आएका हुन्थे र बेच्नेको एकै चोटका तुलनामा तिनीहरूले क्रमशः दिएको सुनको फूल अर्थात ब्याज मालिकलाई निकै नै मन पर्थ्यो यस चौक अन्तर्गत मतियाकी माईको हँसुली पनि जिमदारले केही दिनलाई भनेर बन्दकी राखेका थिए सबभन्दा बढी उनलाई रिस उठ्थ्यो चुनावदेखि विभागमा पैसा खर्च गराउँछ जबकि उनको एकमात्र उद्देश्य जनताको सेवा गर्नु हो त्यहाँका जनताले मालिक भनेर सम्बोधन गरे पनि जिन्दार चुनावका दिनहरूमा आफूलाई मालिक भन्नेहरूको सेवक हो भन्ने कुरो बारम्बार उच्चारण गरेर जनतालाई एउटा सानो कागजको अर्थात भोटको सहयोग गर्न अनुरोध गर्थे जनता पनि तिनताका मालिक भन्छन् भने हाम्रो सेवकै होलान् भन्ने कुरो स्वीकार गरेर भोट हाल्न स्वीकार गर्थे तिनलाई थाहा थियो चुनावपछि भकुण्ड जस्तै उफेर सेवक फेरि मालिक बनेर तिनीहरूको हेट गर्ने ठाउँमा आइपुग्छ तैपनि चुनावको समयमा पैसा खर्च गर्नुदेखि जिमदारलाई ठूलो घृणा थियो के गर्नु हावा नै उल्टो बगेको थियो कि चुनाव कि पैसा एउटा मात्र रोज्न पाइने तर जिमदार सदाकालका जनसेवक चुनाव छोड्ने साथ उनको मुटुमा गाँठो पर्थ्यो त्यसकारण छाड्दैनथे अर्को उनलाई एउटा कुरो थाहा थियो अलिकति धैर्य गर्यो भने जसरी पैसाले चुनाव जितिन्छ त्यसै गरी चुनावले पछि पैसा पनि जित्न सकिन्छ सुख दुःखको यो चक्र झेल्न जिमदार सधैँ तत्पर थिए अर्थात पहिले पैसाले चुनाव जित्यो त्यसपछि चुनावले पैसा जित्नु पर्थ्यो तर अब आउने चुनावमा दुईटा कुरा निकै उल्लेखनीय थिए र तीमध्ये एउटा चाहिँ जिमदारलाई बलजप्ती चिन्तनशील बनाउने खालको थियो पहिलो कुरो के थियो भने यसपटक जिन्दारको कानमा कसैले अलिकति कवित्व र कल्पनाशीलता चुहाइदिएको थियो तपाईँ जस्तो लोकप्रिय मानिसले के गाउँ पञ्चायतमा बसेर जुनी व्यर्थपात राष्ट्रिय पञ्चायतमा उठ्नुपर्छ त्यसमा के चाहिन्छ जिमदारले सोधे केही पनि चाहिँदैन सज्जनले भने अलिकति प्रजातान्त्रिक भावना चाहिन्छ त्यो के हो जिमदारले प्रश्न गरे गाउँ पञ्चायतमा बसुन्जेल उनलाई प्रजातान्त्रिक भावनाको आवश्यकता कहिल्यै परेन अब परेको थियो भने पहिले त कुनै कुराको माने नै थाहा पाउनु पर्यो अनि त्यसलाई जीवनमा ढाल्नु पर्यो त्यो केही होइन सज्जनले भने जे तपाईँ गाउँ पञ्चायतमा थोरैजनाका लागि गर्नुहुन्थ्यो त्यही अब धेरैजनाका लागि गर्नुहोस् जिमदारलाई यसमाथि एउटा ठट्टाको सम्झना भयो भने गाउँ पञ्चायतमा केही नगरेको भयो नि डबल केही नगर्ने ठट्टा अलि बौद्धिक स्वभावको मानियो त्यसकारण सल्लाहकार सज्जन चुप लागे कारण के भने सल्लाह उनी बुद्धिले गर्दा होइन पिताले गर्दा दिइरहेका थिए उनका पिता पेन्सन खान्थे र कुनै युवा क्लबका सल्लाहकार थिए उनी जीवित हुन्जेल त्यही पदमा रहिरहे उनको त्यसै पनि सल्लाह दिने सहज प्रवृत्तिले गर्दा युवकहरूले उनलाई आफ्नो आदरणीय सल्लाहकार बनाएका थिए त्यसैले गर्दा तिनले मृत्युपछि कमसेकम एउटा शोक सभा पाए तिनले आफ्नो एकमात्र सन्तानलाई केही उपदेश मृत्युको समयमा दिएर गएका थिए जस्तो कुनै केटीको जालमा कहिले नफस्नु यो एउटा मध्यमकालीन अर्थी जस्तो लाग्यो त्यसकारण त्यसलाई आधुनिक बनाउन फेरि थपे फसिहाल्यो भने आफैले ठिटीलाई फसाउनु ठिटीले आफैलाई फसाउन कहिले नदिनु अर्को कुरा गधा फुटबल र नेतादेखि परै बस्नु यिनीहरूको अभ्यास यस्तो हुन्छ जुन क्षण पनि के जान्न सक्छन् अनि जीवनमा सल्लाह दिने पवित्र काम मौका भेट्यो कि गर्नु यसमा खतरा जति अरूको भागमा पर्छ र सफलताको श्रेय आफूले लिन पाइन्छ यति भनेर तिनका पिता त पर्लोको सल्लाहकार बने तर यी बलादमी आफ्नो पिताको अर्थीलाई पुर्ख्यौली अधिकार चाहिँ शिरोधारे गरेर हिँड्दै थिए अब अवस्था के छ भने कुकुरले खामो देख्यो कि एउटा खुट्टो उचाल्नु र यिनले मनुष्य देख्यो कि सल्लाह दिनुमा यति मात्र फरक छ एउटा खुट्टो उचालेर प्रकृतिको माग पूरा गर्छ यिनी सल्लाह दिएर आफ्नो पिताको अन्तिम इच्छा पूरा गर्छ भने यसपटक जिमदार साहेब चाहन्छन् गाउँ पञ्चायतमा प्रधान पञ्चायत पालो उनी नबनुन् कोही अरू आओस् सेवा गर्न जनताको उनी आफूले धेरै सेवा गरिसके अब देशको सेवा गर्न चाहन्छन् जुन केवल महान त्याग र तपस्याले नै सम्भव छ सबभन्दा पहिले त्यो त्याग गाउँ पञ्चायतको प्रधान पञ्च छाड्नुका रूपमा प्रकट होस् उनी यही चाहन्थे आजसम्म जिम्मदारी गए पनि जिम्मदारी र प्रधान पञ्चत्व दुवै कुशलतापूर्वक सम्हाल्दै आएका थिए प्रधान पञ्च उनी त्यस जमानादेखि हुने गर्थे जब हात उठाएरै सब काम चल्थ्यो र गाउँलेलाई प्रधान पञ्च बन्नुभन्दा प्रधान पञ्च बनाउनलाई हात उठाउनै बढी उत्तरदायी पूर्ण लाग्थ्यो यसरी प्रधान पञ्च बन्ने र बनाउने दुवै थरी आफ्नो किसिमको कर्तव्यको पालन गरिरहेका थिए जिम्मदारी उनी तबदेखि चलाउन थालेका थिए जब उनको जुङ्गा त थियो तर उनको आवाजले गर्दा त्यसलाई कोही उनको मर्दपनाको उदाहरण मान्न तयार थिए जिन्दारी भविष्यमा तबसम्म चलाउँदै जाने उनी इच्छा राख्दथे जबसम्म यस देशको आकाशमा सूर्य चन्द्र चम्किरहन्छन् तर धेरै ढाकछोप र यो पद लाख सेवाको लागि हो भन्ने नारा बुलन्द गर्दा पनि यता केही समयदेखि गाउँलेहरूलाई यसमा जिमदारको चलाकी देखा पर्न थालेको थियो तिनीहरू ठान्न थालेका थिए प्रधानपञ्च हुनु आफैमा एउटा पुण्डेको कार्य हो बजेट हातमा हुनाले मान्छेको रोगनमा परिवर्तन हुने गर्छ र गाउँमा शासन गर्ने सबभन्दा नम्र तरिका प्रधानपञ्च बन्नु हो जिमदारको समस्या यहीँदेखि थालियो त्यसकारण उनका अनुसार अब प्रधानपञ्चमा त्यो इज्जत र सजिलोपन कहाँ रहेर पैसा डबल खर्च गर त्यसमाथि सबको को नजरमा पद हत्यायो भन्ने भावना कति बलवान भएर उभिन्छ जति महावीरी झण्डा देखाउने मेलामा रंगलाल पहलमान लट्ठी लिएर उभिन्छ रंगलाल पहलमान त्यसो त जिमदारकै मान्छेमा भनिन्थ्यो र चुनावको ऋतुमा उसको सक्रियता प्रेमी प्रेमिकाको एकान्तमा सम्पन्न गरिने सक्रियतालाई समेत धेरै पछि पार्ने खालको हुन्थ्यो पहलमानी र लट्ठी खेल्ने दुवै महान गुण एउटै शरीरमा देखिएकाले गाउँमा रंगशालाको अतिरिक्त आदर थियो त्यसकारण रंगलाल वा उसको लट्ठी दुई मध्ये जुन देखे पनि जिल्ला जवारका मानिस आत्मादेखि झोक्न शुरू गर्थे र जबसम्म झुकिरहन्थे जबसम्म उसको शरीर तिनीहरूलाई साबुत छाडेर अगाडि बढ्दैनथ्यो उसको एउटै लट्ठी पनि कसैलाई अस्पताल वा पुलिस चौकी चलान गर्न पर्याप्त हुन्थ्यो तर त्यताका गाउँहरूमा अस्पताल जाने चलन थिएन बरू पुलिस चौकी जाने आवश्यकता कहिलेकाहीँ पर्थ्यो त्यस अवस्थामा पुलिस चौकीबाट चौविस घण्टाभित्र घाइतेलाई पहलमान जस्तै नग्न बनाउँदै बाहिर पठाइन्थ्यो र यति सानो चोटमा चौकीसम्म आएर आफ्नो नामर्दीको सबुत दिनु हुँदैन भनेर पिठ्यौमा धाप दिइन्थ्यो अनि त्यो मानिस बर्दीवाला पुलिसको धाप खाएर फुल्दै पहलमान जस्तै अकडिँदै र रङ्गलालको लट्ठीको चोटले धर्मरिँदै सरासर घर घर सुत्थ्यो पुलिस चौकी प्राय बीच बाज बचाउको काम गर्थ्यो अथवा धम्क्याउने बाँकी समय विभिन्न गाउँका आइमाईलाई थरी थरीको बयानका लागि ओसार्ने काम गर्थ्यो पुलिस चौकीमा पुलिसलाई उघिरहेको फेला नपार्नु पुलिसको ठूलो बेअदबी मानिन्थ्यो र चौकीमा आउनेले बिउजाउनु त्यसको ठूलो बेअदबी मानिन्थ्यो चौकीमा कुनै पनि पुलिस आउनसाथ सुँगेर थाहा पाउन सक्थ्यो गाउँमा ककससित उसको मित्रता जरूरी छ र ककससित सोझो मुखले कुरा गर्यो भने उसको मित्रता खतरामा पर्न सक्छ जस्तो जिन्दार शाह पञ्चपरमेश्वरको परिवारसहित र रंगलाल आदि उनका खास अनुचरसहित मित्रताको उपल्लो श्रेणीका अधिकारी मानिन्थे इन्द्रा सुनरा आदि जस्तासँग आँखेमा घोप्ट्याएर कुरा गरेन भने जिमदार प्रवृत्तिको मित्रता हातबाट फुत्किन सक्छ जुन कि माथिसम्म एउटा हुलहुज्जत बनाउने काम मात्र हुन जान्छ यी कुराहरू चौकीको हावामा प्रत्येक पुलिसले छोएर सुँगेर जान सक्थ्यो यी बाहेक बीचको पनि एउटा सम्बन्ध हुन्थ्यो जसलाई चौकीले गैर संसारी निर्लिप्तताका साथ सल्ट्याउने गरेको थियो त्यस्तोमा हामी जस्ता सहरबाट आएका र रवि जस्ता सहर जान सक्ने पुरूषहरू पर्दथ्यो यस्ताहरूसँग चौकी न टाढा न नजिकको सम्बन्ध राख्थ्यो र लगभग हामीहरू जस्ताको लागि चौकीको अनुहारमा एउटा स्त्रीयोचित सौन्दर्य र मुस्कान हाजिर रहन्थ्यो तिनीहरूको विचारमा पढे लेखेका मानिस यस्ता जीवधारी हुन् जोसित चल्न पनि हुँदैन र जसलाई चल्न दिए पनि हुँदैन त्यसो त सारा देशमा बुद्धिजीवीहरूको यो हक र सम्मान गाउँकै स्तरमा कायम राखेको थियो र बुद्धिजीवीका यी हक र सम्मानहरू जोगाउन सम्पूर्ण पुलिस वा अन्य विभाग देशभरि मुस्तैदीका साथ कतै वर्दीमा र कतै बिना वर्दीमा घुम्ने गरेको थियो भनिन्थ्यो कतै हत्या वा बलात्कारको वारदात भयो भने चौकीको दशैं पल्टिन्थ्यो र त्यो एकाएक सक्रिय भएर ओभरटाइम गर्न थाल्थ्यो झन् यी वारदात दशैंकै समयमा भए त तलब पेस्की र वारदातले मिलेजुलेको टलकले प्रत्येक पुलिसको अनुहार दिदी पेमान देखिन्थ्यो त्यसको उल्टो कुनै दशैंमा वारदात भएन भने फिक्का लागेर दशैंपछि पुलिस दुब्लाएर फर्किन्थ्यो हत्या र बलात्कारमा निकै सन्तुलित किसिमको न्याय गरिन्थ्यो बलात्कारको बदला कहिलेकाहीँ बलात्कार हुन सक्थ्यो किनभने त्यसमा अनुहार कसैको बिग्रिने डर थिएन र शरीर र आत्माको सम्बन्धमा कुनै आघात पुग्ने सम्भावना हुँदैनथ्यो तर हत्याको बदला हत्या चाहिँ कहिल्यै हुँदैनथ्यो किनभने मनुष्य चोला सितिमिति आउँदैन यो प्रत्येक पुलिसवालालाई थाहा थियो र ईश्वरले बाँधिदिएको शरीर र आत्मालाई बलजस्ती छुट्याउने पाप सितिमिति तिनीहरू गर्न चाहँदैनथे शरीर कसैको पनि छोइन्नथ्यो प्रजातन्त्रको सिद्धान्त अनुसार र छुनै पर्यो भने पहिले हातमा लट्ठी फिट गरिन्थ्यो र त्यसपछि एउटा कम्बल जस्तो वस्तु भिजाएर शरीरलाई हिफाजत गर्ने दृष्टिले बेरिन्थ्यो त्यसपछि मात्र शरीर छुने काम गरिन्थ्यो सामान्यतया सामान्य किसिमले यदि बढी माया कसैको शरीरसित छ भने बढी छोइन्थ्यो चौकीको माया बढ़ता पाएको मानिस प्राय दस पन्ध्र दिनसम्म अस्पताल जाने लायक समेत अनुभव नगरेर घरमै हेल्थ असिस्टेन्टसित मलमपट्टि गराउँथ्यो कहिलेकाहीँ चौकीमा कुनै इमान्दार पुलिस आयो भने त्यसलाई पुलिस त पुलिस गाउँले समेत मूर्ख ठान्थे र प्राय ऊ बर्दी लगाएर सड़कमा हिँड्दा उसको पछि पछि धेरै केटाकेटी र कुकुर भोग्दै हिँड्थे ठूला मानिस भोग्दैनथे केवल हाँस्थे परिणाम के हुन्थ्यो भने त्यससित अरू पुलिस गाउँले र जिमदार साहेब तिनै लोक असन्तुष्ट र रिसाएका रहन्थे अन्तिम परिणाम इमान्दार पुलिसलाई कुनै अतिरिक्त कठिन र उजाड ठाउँमा भुक्तमानका लागि इज्जतका साथ सरुवा गरिन्थ्यो सरुवा भएपछि जिमदार कुनै दिन एक दिन निश्वास निकालेर गाउँलेहरूलाई सम्बोधन गर्थे बडो भद्र थियो बिचरा आजको जमानामा इमान्दार मानिस टिक्नै सक्दैन रंगलाल लठैत र पहलमान कैयौं वर्षदेखि लगातार हुनुमा एउटा दोष यही जमानाको पनि थियो जमाना बदलेको थियो र मानिसहरू खानालाई कमाउनुपर्छ भन्ने कुरा बाल्यावस्थादेखि नै सोच्न थालेका थिए र अब मान्छेको रूचि प्राय लठैत र पहलमान बन्नुमा हराउँदै गएको थियो र तिनीहरू केटाकेटीदेखि नै लट्ठी चलाउनुभन्दा हँसिया चलाउनु बढी लाभदायक खान थालेका थिए यसै ग्यापले गर्दा लठैत र पहलमानको नयाँ पिढ़ी राम्ररी जन्मिन सकेको थियो र अद्वैसे रंगलालबाट नै गाउँको अर्थात जिमदारको रगत सम्बन्धी टाउको र अन्य ठाउँको तथा अन्य देवानी फौज फौजदारी कार्य सम्पन्न हुने गर्थे भने यसपटक गाउँ पञ्चायतमा उनले वैजनाथलाई प्रधानमञ्च बनाउने धर्म कार्य गर्न खोजेका थिए बैजनाथ कलैया स्कूलबाट एसएलसी पास गरेर आएको थियो र जिमदार प्रति पाँच वर्षको उमेरदेखि नै वफादार थियो कारण के भने वैजनाथको बाबु रामनाथ जिमदारका बैलहरूको हेरविचार गर्थ्यो र उसको नस्ता नस्तामा रगतको साटो जिमदारको नुन बगेको अनुभव उसलाई दिनरात भइरहन्थ्यो रामनाथ जिन्दारको नुनको केही भाग पसलबाट किनेर ल्याएर भए पनि टुकुटुकी हिँड्ने अवस्थादेखि नै बैजनाथलाई समेत खुवाइदिने गर्थ्यो त्यसले गर्दा बैजनाथ सुरुदेखि नै जिन्दाल छायब कि जय बोल्न थालेको थियो र अब यद्यपि पढे लेखेकोले र उसको आत्माको प्रजातन्त्रीकरण भएकाले बाहिर जय बोल्न अलिक संकोच मान्थ्यो तर भित्रभित्रै उसले जिमदारका उपकारहरूको साउ र ब्याज बिर्सेको थिएन यी सब कुरा विचार गरेर जिमदारले बैजनाथ जस्तो योग्य मान्छे प्रधानपञ्च बन्नलाहरू पाएका थिएन गाउँमा सबभन्दा पढे लेखेको अब बैजनाथ नै थियो र यद्यपि एसएलसीमा त्यसले जिउभरि प्रश्नपत्रका उत्तरहरूको गोदना गोदाएको थियो र अतिरिक्त सहायताका लागि निकै कागतहरूको भारी बोकेर सानले तृतीय श्रेणीमा एसएलसी पास गरेको थियो तर पनि चुनावबारे उसको ज्ञान प्रशस्त गहिरो थियो र लाग्थ्यो उसले चुनाव लड्नका लागि नै यस पृथ्वीमा जन्म लिएको हो पठन पाठनको बैजनाथलाई निकै लामो अनुभव थियो किनभने त्यो अनुभव बटुल्न उसले कुनै कक्षा कहिले एकपटकमा पास गर्न मंजूर गरेन ऊ क्लासमा विनम्रतापूर्वक शिक्षकहरूसित यस्ता ठट्टा गर्ने गर्थ्यो जसले गर्दा शिक्षकहरू प्राय वैजनाथसित बदला लिनलाई वार्षिक परीक्षाका दिनहरू कुर्ने गर्थे र कतै वैजनाथको कापी माछो जस्तै नफुत्कियोस् यसप्रति निकै चनाको रहन्थे यी सबले गर्दा बैजनाथ अब एसएलसी पास पनि भएको थियो र साथै चौविस वर्षको एउटा हट्टाकट्टा नौजवान पनि बनेको थियो यी दुवै लाभ र उसको शिक्षाको लामो अनुभवले दीप्तियुक्त अनुहारले गर्दा ऊ भविष्यमा यस देशको शिक्षा मन्त्री हुने उत्कट अभिलाषा पालेर बसेको थियो त्यसकारण बैजनाथ यद्यपि सुनराको बाल संगाती हुने गर्थ्यो उसले निर्णय गर्यो जिमदार साहेब नै उसलाई न्याय सेवा र प्रजातन्त्रको मन्तर सिकाउने उपयुक्त गुरू हुन सक्छन् प्रजातन्त्रको मन्तर त्यस जमानादेखि गाउँमा लोकप्रिय हुँदै गएको थियो जब नेताहरू सारा देशलाई खनी खनी गहिरो बनाउँदै प्रजातन्त्रको माटो हातमा लिएर पछपछि क्रिया हाल्दै हिँडिरहेका थिए र दुनियाँलाई विश्वास दिलाइरहेका थिए प्रजातन्त्र एउटा अदृश्य पखेरु हो जसलाई हामीले समातेका मात्रै छैनौं पिंजरामा समेत पारेका छौं र उपयुक्त दाना खुवाएर राष्ट्रहितमा बोल्न बाध्य पनि गरेका छौं त्यसै जमानादेखि जिमदार साहेब गाउँलेहरूलाई प्राय भन्ने गर्थे प्रजातन्त्र के मन्त्र देशमै कहाँ नहोई अर्थात प्रजातन्त्रको मन्त्रले देशमा के हुँदैन त्यस बखतदेखि सारा गाउँलाई थाहा भएको थियो प्रजातन्त्र एउटा मन्त्र हो जुन रामफल माझीको झारफुके मन्त्रभन्दा धेरै उम्दा वस्तु हो र त्यसको चलन देशका ठूला मानिसहरूले गर्न जान्दछन् हाम्रो सुरक्षा र हितका लागि तर यसपटक धरमपुरमा केही कुराहरू गडबड भएका थिए रामपुरको ठाकुर सिंह यसपटक प्रधान पञ्चमा लड्ने विचार राख्दथ्यो र पैसा इज्जत जुगा र लठैत सबै कुरा विधिवत पालेर बसेको थियो जिन्दारलाई यो पनि केही थिएन किनभने यो लडाईँ त बराबरीकै लड़ाई थियो सबभन्दा चिन्तित तुल्याउने विषय थियो महावीर कुर्मी जो धरमपुरको एउटा दिनहीन रैती हुने गर्थ्यो तर अचेल प्रधान पञ्च बन्ने सपना देख्न थालेको थियो महावीरले एसएलसी फेल भएपछि पढ्न छाडिदिएको थियो र गाउँमा खेती गरेर बस्थ्यो तर ठूलो कुरो के भने एसएलसी फेल भए पनि महावीर बैजनाथको तुलनामा धेरै लोकप्रिय मानिन्थ्यो र थोर बहुत त्यागी पनि देखिन्थे कम्तीमा अनुहार उसको निकै सरल थियो बैजनाथलाई गाउँलेहरू पछिल्तिर सधैँ जन्मजात दुत्सा भन्ने पवित्र सम्बोधन गर्थे महावीर कुर्मीलाई बरेवाका दुईजनाको ठूलो समर्थन थियो त्यसलाई समर्थन मात्र नभनौ उसलाई प्रधानपञ्चको सपना देखाउने नै तिनी दुईजना थिए भन्छन् त्यसकारण जिन्दारलाई आफ्नो दुश्मनका रूपमा एक महावीर होइन तीन महावीर देखा पर्थे दुईमा पहिलो त भन्नै पर्दैन सुन्द्रा नै थियो दोस्रो मानिस थियो सलिमा मुसलमान स्पष्ट छ ती तीनैजना मूर्खताको हदसम्म विद्रोही बन्ने दुस्साहस राख्दथे र जिमदारको प्रजातन्त्रको मन्तरको पनि यिनीहरूमाथि खास असर देखिएन सलिमा गाउँमा एउटा सानो पसल थापेर आफ्नो काम चलाउँथ्यो गढ बरियापुर र कलैयाका बजारहरूमा माल किन्थ्यो र आफ्नो पसलमा नाफा लिएर बेच्ने गर्थ्यो पसलमा धेरै मानिस आउँथे र धेरै मानिसले उसको उधारो खाएका थिए त्यसकारण ती उसका कुरा सुन्न उत्सुक रहन्थे महावीर कुर्मी जित्दैन तर जितिहाल्यो भने जिमदारको स्वर्गतर्फ दुवै बिग्रिने डर थियो महावीर कुर्मीले गाउँ चलाओस् एउटा पापकै कुरा हो यस सब कारणले जिम्दार यतातिर निकै नम्र र कर्जा असुल्नलाई ताकेता नगर्ने खालका भइदिएका थिए खेतहरूमा धान पाक्ने तर्खर गर्दै थियो कतै कतै काटिन थालेको थियो र गाउँलेहरू खेतमा व्यस्त हुन थालेका थिए जोखुलाई लिएर निकै दिनदेखि आफ्ना खेतको धान निरीक्षण गरिरहेका थिए एक ठाउँमा खेतको किनारमा उँचो माट अर्थात डिस्को थियो माटको किनारमा एउटा पैनी थियो माटमाथिबाट निस्केको गोरेटोमा ती केटाकेटीहरू खोपी खेलिरहेका थिए जिमदार आफ्ना खेतहरू र तिनको उब्जाउ शक्ति देखेर प्रसन्न थिए एउटा ठिटालाई पाखुरामा समाएर सोधे तो केकर कर सवाङ बाँडे रे त कस्तो छोरा होस् ठिटाले जिमदारलाई अदबसाथ हेरेर खुम्चेर भन्यो लक्ष्मण राउत के लसुमनमा के बेटे यताबाट हो गैल जिमदारले जोखुसित लक्ष्मण वाको छोरो त्यत्रो भएकोमा आफ्नो आश्चर्य प्रकट गरे जोखुले थप आश्चर्य दियो ओकर बेटिया विवाह हो गइल पर साल अर्थात् पोहोर साल त्यसकी छोरीको समेत विवाह भइसक्यो जिमदार त्यसपछि केटाकेटीहरूलाई खेल्न छाडेर अगाडि भने बढे भने र के आ सुनरा के झगडा के कहाँ भएल लक्ष्मणवा र सुनराको झगडाबारे के भयो लक्ष्मणवा र सुनराको कुटपिटको मुद्दा थियो लक्ष्मणवाले सुनरालाई खेतमा भैँसी हुलेको अभियोगमा कुटिदिएको थियो पञ्चायती बस्यो बिगो ठहर गरियो र सुनरालाई ढाँडियो कुटपिटका लागि लक्ष्मणवाले माफी माग्यो तर त्यस दिनदेखि लक्ष्मणवा र उसको घरका सदस्यहरू सारा मानिस कुनै न्यू पाएकी सुन्डालाई सराप्ने गर्छन् दुवैको घर आमुन्ने सामुन्ने थियो त्यसकारण सराप्न सहुलियत हुन्थ्यो धेरै नकरारे काम चल्थ्यो एक दिन सुनराले पञ्चायतमा लेखेर दियो लक्ष्मणवाले उसको पाकेको बाली आधा रातमा काट्यो त्यो मुद्दाको अहिले ठेगान लागेको छैन चल्दैछ जिमदार अडिएर भने बात बुझले जोखु मालिकले कुरा भनेका थिएनन् र जोखुले बुझ्न लागि केही थिएन तैपनि यति भनेर मालिक अडिएकाले भन्यो जी मालिक यी सुनरा तनी अगरा गइल बा जिमदारले भने अर्थात यो सुनरा अलिकति मातिएको छ यति सुन्नासाथ जोखुलाई तुरन्त आफ्नो महन कर्तव्य बोध भयो जस अन्तर्गत ऊ तुरन्त चालू भइहाल्यो एकरी बहिन के सेजेवाला निकलन कौनो यही से न त तौसे गौवाके के एगोडा बेदी पिण्डो पिण्डो करके छोड देले बा यसकीलाई ठिक पार्ने निस्केन कोही नत्र सारा गाउँलाई एउटाले हैरान पारेर छाडिदिएको छ जोफूले गनेर दुई ठाउँमा यस्तो नराम्रो गालीको प्रयोग गरे सुन्दाका लागि जुन बहिनी र छोरीसँग सम्बन्ध राख्दथे त्यसकारण अनुवाद गरिन्न र नगरे पनि काम चल्छ गाउँमा यस्तो गालीले पानी कम भएको बखत छ भने गाउँलेहरू कुल्ला गर्ने गर्थे र केही अरू गाली मिसाउन पाए भने गोलीकै चमेना पनि खाने गर्थे सुन्दाको चर्चाले जिमदारको मुखको स्वाद पग्लिदो भयो उनी पनि अलिकति कुल्ला गर्ने मुडमा आए आइस्तान माका के त चौराहा में लंगटे खड़ा करके भिजा भिजा के जुत्ता लगा देवे के साई तब ठिक हो यस्तालाई त चारदो बाटोमा नाङ्गै उभ्याएर भिजाई भिजाई जुत्ता हान्नुपर्छ नि ठिक हुन्छ जिन्दार दारा किट्दै के अझै अगाडि बढेका थिए अर्थात उनले जुन विशेषण जस्तो शब्दको प्रयोग सुनराका लागि गरेका थिए त्यसको सम्बन्ध मातृत्वसित थियो सुनरा केटाकेटीदेखि अनाहत थियो त्यसकारण उसको आमाको सम्झना जिन्दार सायद यस्तो वखत बेला बेलामा गरिरहन्थे सात आठ दिनपछि एक दिन जोकुले हस्याङ फस्याङ र व्याग्र गर्जन गर्दै जिमदारको कचहरीमा प्रवेश गर्यो उसको अनुहारले लाग्थ्यो ऊ अन्नको होइन कुनै जीवित मानव शरीरको भोजन गर्न पाए मात्र शान्त हुन्छ जिम्दाले साथ गम्भीरतापूर्वक सोधे का भइल रे जोखुवा जोखुले फुई फुई गर्दै भन्यो जुलुम हो गैल मालिक धरमपुर चाहे बरेवामे अब लोक के धर्म इज्जत के कौनो मोल न उसले एउटा उपल्लो सिद्धान्तवादी चाहिँ व्याख्या गरेको थियो धरमपुरमा वा बरेवामा अब मानिसको धर्म र इज्जतको कुनै मोल रहेन यसले घटनाको पत्तो त केही पाइन्थ्यो तैपनि जिन्दार लगायत त्यहाँ बसिरहेका दुई चार मानिसले अनुमान गरे पक्कै कुनै गम्भीर घटना घटेको छ जसले जोको जस्तै मानिसलाई दर्शनको कठिनाईभित्र बलजप्ती घछिटिदिएको छ जिन्दार लगायत त्यहाँ बसिरहेका केही मानिसले अनुमान गरेको घटना यस्तो रहेछ जोखुकी छोरी हिजो बिहानदेखि गायब थिए जोखुलाई शंका थियो उसलाई बेपत्ता पारिएको छ अस्ति बेलुका लक्ष्मण वाकी स्वास्नीले जोखुकी छोरी र सुनरालाई इमली मुनतिर कुरा गरिरहेका देखेकी थिए छोरीलाई बेपत्ता पार्ने कुनै पुरूष नै हुन सक्छ त्यसकारण जोखुको ठाडो आरोप थियो सुनराले नै उसको छोरीलाई बेपत्ता पारेको छ त्यसपछि जोखु कलियुगको महिमा र सुनराको उमेर जुन त्यही कलियुगमा फले फुलेको थियोलाई निकै बेरसम्म दाँत मुनि च्यापेर धुलो पिठो पार्ने सुरले सुर मिलाइ मिलाइ चपाउन थाल्यो त्यसै बखत ऋषि र रवि त्यहाँ पुगेका थिए जिमदारले भने देख्नुभयो प्रजातन्त्रको यस्तो उपभोग गर्न थाले भने देश कहाँ पुग्छ यति भनेर एकछिन उनी देशको पीड़ाले खोक्न थाले खोकी साम्य भएपछि भने यस्ता मानिस पावरमा आयो भने गरीब जनता गरीब भनिने लायक पनि रहँदैन र जनता भन्ने लायक पनि रहँदैन जनतै नरहेपछि गरिबी पनि रहँदैन गरिबी मेट्ने क्या सजिलो उपाय खोज्छन् होइन त त्यसपछि आफ्नो तर्कको चलाखीमाथि एकछिनसम्म आँखा चिम्लेर हाँसिरहे आँखा चिम्लिनाले उनमा आत्मज्ञान अलिकति उदाएको थियो जोखुलाई त्यही दिन थाले देख जोखु यी काम पञ्चायतमै नहोई तू एगो ज्यान बेपत्ता के नालिस ठोक सुनरा बेठी पर अपने आजाई लेख पर जिमदारले ऋषितिर फर्केर व्याख्या गरे कसो ऋषि बाबु पञ्चायतबाट यो काम हुँदैन एउटा ज्यान बेपत्ताको नालिस ठोकेपछि आफै त्यो बाटोमा हुन्छ ऋषि र रवि दुवै चुप लागेर बसिरहे त्यसै दिन जोकुले एउटा नालिस सुनरामाथि दियो कलैया गएर जिमदार कचहरीका लागि प्रसिद्ध थियो त्यहाँ साक्षीहरू कहिल्यै खाली हुँदैनथे दुई चार साक्षी जुन कुराका लागि पनि जस्तै अनिकालमा पनि फेला परिहाल्थे जोखुले पनि साक्षीसहित मुद्दा हालेको थियो त्यसपछि नियमपूर्वक र सुचारू रूपले मुद्दा चल्न थाल्यो तारिक ओसार्न थालियो गाउँमा जुन इनार बन्दै थियो त्यो अझै पूरा भइसकेको थिएन एक दिन कलैयाबाट फर्केपछि सलिमाले सुनायो जिमदारले धरमपुरको नाउँमा इनारलाई भनेर पैसा निकास गरेका थिए धरमपुरमा कुनै इनार बनिरहेको थिएन त्यसो भए चन्दा किन लिइयो यसपटक सुन्द्राको आँगनमा केहीजना बसेका थिए सुन्द्राले भन्यो जिमदार होइहन अपन घरके यत्न अब नास जाई अर्थात जिमदार होला आफ्नो घरको यति अब सहन सकिन्न लखनाले ठट्टा गर्यो हो सुनरा भाइ जिमदार अपन घर के नानो सौसे गाउँवा के देऊ खेरा ए सुनरा दाई जिमदार भनेको आफ्नो घरको होइन सारा गाउँकै हुन्छ के नै बा जिमदारी अब कहाँ छ जिमदारी अब र जिमदारी नैके त कहाँ जिमदार त बाँडन हुनु लेखनाको भनाइ थियो जिमदारी नभएर के भयो जिमदार त छन् नि तर्क कसको गरौँको थियो भन्न सकिन्छ तैपनि भन्न सकिन्छ सुनरा कागतको कुरा गर्दै थियो र लखना तागतको त्यस दिन सबैले निर्णय गरे जिन्दारसँग सोध्ने र चन्दा फर्काउन लगाउने जुन केही जनाको विचारमा गरीबहरूको रगत पसिना मिलेजुलेको परिणाम थियो जिन्दारको दृष्टिमा रगत पसिना जति खर्च गर्यो त्यति एकता र भविष्यको सबूत पाइन्छ सुनराको कुरा सुनेपछि जिमदारले भने ढेउवा आई त जाई कहाँ गाउँमे नारही इनार ना त कौनो दोस्तर बलाइकी के काम खर्च होई हाम्रा पर तोनीकी विश्वास नै खिका तोनिए के सेवा में गांव में अपन पूरा जिंदगी गुजार देने अब का मरे की बखत अब हराम में पैसा खाके मरब दिमदारको यो लामो वचन नेतृत्वको बलियो तेजले झिलिक झिलिक गरिरहेको थियो र जसबाट एउटा तेजिलो इमान्दारी कुनै कमजोर ढलानबाट पानी झै चुइरहेको थियो गाउँलेहरूलाई नभिजी सुक्कै भएन दिमदारले भनेका थिए निकासाको पैसा आयो भने कहाँ जान्छ गाउँमै त रहन्छ इनारमा नभए कुनै अन्य भलाइको काममा खर्च होला म माथि तिमीहरूको विश्वास छैन कि कसो तिमीहरूकै सेवामा मैले गाउँमा आफ्नो पूरा जीवन बिताइदिए अब के मर्ने बेलामा पापको पैसा खाएर मरौँला गाउँलेहरू त्यस्तो ओजस्वी र भावुक वचन सुनेर तुरन्त संवेदनशील हुन बाध्य भए केहीलाई त लाग्यो सुनुरा र सलिमाको लहिलैमा लागेर यो तिनीहरूले उचित गरेन तुरन्त तिनीहरूले मालिक हाम्रा ठूला सेवक हुन् भन्ने विश्वास प्रकट गरिहारे र भने आइन्दादेखि यस्तो हुँदैन र स्थलीमा अलग्गै र चुपचाप बसेका थिए तिनीहरूलाई थाहा थियो अहिले बोलेर केही फाइदा छैन सबै आ आफ्नो घरतिर लागे केवल सुनरा र सलीमा एकछिन बसिरहे जिमदारले भित्र पस्नु अघि पुलुक्क तिनीहरूतिर हेरेर भने तोने के पहिले हमारसे पूछे के रहे अब हम बताते ती पैसोबा दिया हमारका विचारमा अर्थात पैसाबारे तिमीहरूले पहिले मसित सोध्नुपर्ने म बताइदिन्थे मेरो के विचार छ सुनराले अलि हच्केर भन्यो न मालिक हामीले के दोस्रो विचार रहे होइन मालिक हाम्रो अर्कै विचार थियो का विचार के विचार अब जाय दिया अब जान दिनुहोस् कुरो त टुङ्गियो आशंका टुङ्गिएन जिन्दारको मन पर्याप्त कोमल थियो त्यसकारण अब थोर बहुत आफ्नो धुकधुकीबाट उदासी खिन्नता र यस अपार संसारमा मनुष्य स्वार्थको राम्रो भाव र विश्लेषण प्रस्तुत गर्न थालेको थियो चिन्ताका उनको इसिजी गराएको भए वैज्ञानिक उपकरणमा एउटा बुलन्दको कविता अंकित भएर आउँथ्यो जसको भाव हुन्थ्यो यो गाउँ र गाउँले कति निच र कति घटिया किनभने ती मलाई निच ठान्दैछन् श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको वाचन हो यसको एघारौं श्रृंखला हामीले आज पृष्ठ एक सय बहत्तरमा ल्याएर रोकेका छौं डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखित दुई हजार चालिस सालको मदन पुरस्कार प्राप्त कृति हो यसको अर्को श्रृंखला लिएर हामी अर्को साता आउनेछौ तबसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरे विदा चाहन्छौ नमस्कार शुभरात्री